मानिसको जीवन अनमोल छ जीवन अनमोल हुँदा हुँदै पनि मानिसको जिन्दगी अनिश्चित छ भविष्य कसैले पनि देखेको छैन हामीसँग हातमा पाखुरामा बल छ कमाउन सक्छौ खाएका छौ तर भोलि यदि हामीलाई केही भयो भने हाम्रो परिवारको सम्पूर्ण भविष्य अन्धकार हुन सक्छ नेपाली समाजमा विशेष गरेर परिवारमा एकजना व्यक्तिले कमाउने र परिवारका अरू सदस्य उमाथि भर पर्ने हुन्छ यी यस्ता परिवारमा कमाउने व्यक्तिको कुनै कारणवश मृत्यु भएमा आर्थिक रूपमा परिवारको सम्पूर्ण अवस्था अवस्था बिग्रिने भएको कारणले प्रत्येक व्यक्तिले बिमा गर्न आवश्यक छ विशेष गरेर बिमा दुई प्रकारले गर्न सकिन्छ जोखिम न्यूनीकरण गर्न र प्रतिफलको लागि बिमा गरिने national life insurance company limited Parsa शाखाका प्रमुख दीपक गौतमले बताउनु भयो बिमा दुई उद्देश्यको लागि गर्छन् एउटा रिस्क कभरको लागि अर्को बचतको लागि मान्छेको जिन्दगी अनिश्चित छ भविष्य कसैले पनि देखेको हुँदैन आज हामीले कमाएका छौँ हातमा पाखुरामा बल छ कमाउन सक्छौँ खान सक्छौँ यदि हामीलाई के भएको खण्डमा हाम्रो परिवारको सम्पूर्ण भविष्य चाहिँ अन्य बियोलमय हुन्छ एकदमै अन्धकारमय हुन्छ वास्तवमा परिवारमा एउटाले कमाएको हुन्छ र त्यो ऊबाट धेरै व्यक्तिहरू आश्रित भएका हुन्छन् त्यस्तो परिवारमा कुनै एउटा व्यक्तिको मृत्यु भएको खण्डमा आर्थिक रूपबाटै त्यो परिवारको सम्पूर्ण अवस्था चाहिँ बिग्रने भएको कारणले गर्दा जोखिम न्यूनीकरण गर्नको लागि बिमा गरिन्छ भने अर्को चाहिँ लाभको लागि प्रतिफलको लागि पनि बिमा गरिन्छ अहिलेको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने नेपालका कमर्सियल ब्याङ्कहरूले दिने ब्याज दर सँगसँगै नेसनल लाइफ इन्सुरेन्स कम्पनीले पनि सोही दरको प्रतिफल उपलब्ध गराउने भएको कारणले गर्दा हामी इन्सुरेन्सलाई रिस्क कभरको लागि मात्र नभएर बचत र बचतबाट प्राप्त हुने प्रतिफलको रूपमा पनि लिन सक्छ बाल बच्चा युवा युवती वृद्ध वृद्धा सबैको लागि बिमा गर्नु उत्तिकै जरुरी छ नेपाली समाजमा बिमा गर्नुपर्ने मान्यता अझै विकास नभएको अवस्था छ तर कति बिमाको बारेमा जाने बुझेका शिक्षित व्यक्तिहरूले पनि बिमा गर्न झन्झट मानेको पाइन्छ कतिपय व्यक्तिले बिमा गरिसकेपछि बिमाको रकम छिक्न झन्झटिलो हुने भएकोले बिमा नगर्ने गरेको पाइन्छ कुनै पनि बिमा प्रक्रिया पूरा भइसकेपछि पूर्णतय कानुनी भएकोले बिमाको पैसा झिक्न कुनै झन्झटिलो नहुने फेरि पनि नेसनल इन्सुरेन्स कम्पनी लिमिटेड पूर्वी चितवन पर्सा शाखाका प्रमुख दीपक गौतम झन्झटिलो केही पनि हुँदैन यो बुझाइमा गलत हो है कुनै पनि बिमा प्रक्रिया पूरा भइसकेपछि कसरी झिक्ने के गर्ने भन्ने कुरा त्यो बिमाको पोलिसीको अन्तिम पृष्ठमा लेखिएको पनि हुन्छ डकुमेन्ट नलिकन खाली हात बिमाको पैसा लिन गयो भने त कसैले दिने कुरा भएन यो त पूर्णतया कानुनी प्रक्रियाद्वारा भुक्तानी गरिने कुरा भयो र सुरक्षित लगानी भएको कारणले गर्दा जो व्यक्ति हो सम्बन्धित व्यक्तिलाई नै भुक्तानी दिनुपर्ने हुन्छ त्यसैले एउटा व्यक्तिले बिमाको रकम भुक्तानी लिनको लागि आवश्यक कागजातहरू जस्तै पोलिसीको सकल प्रतिलिपि त्यसै गरी नागरिकताको फोटोकपी एक प्रति निवेदन त्यसपछि आफ्नो पासपोर्ट साइजको फोटो लगायतका आवश्यक कागजातहरू लिएर गएको खण्डमा अफिसमा उपलब्ध भएको एक भित्रमा हामी पूर्ण ग्राहकहरूलाई सेवा दिन चाहिँ समर्थ छौं भन्ने कुरा यहाँबाट जानकारी गराउन चाहन्छु र बिमाबाट पैसा लिन गाह्रो हुन्छ भन्ने एउटा भ्रम मात्र हो विभिन्न व्यक्तिहरूको फटाई गर्ने मनसाय सोचको कारणले गर्दा केही ग्राहकहरूले दुःख पाएको हुन सक्छ तर कुनै पनि ग्राहकले आवश्यक कागजात पुर्याएको खण्डमा एक मिनट पनि विलम्ब नगरिकन कम्पनीबाट सुविधा लिन पाउँछन् त्यो उनीहरूको अधिकार बिमा सुरक्षित भविष्यको लागि गरिन्छ त्यसैले प्रत्येक व्यक्तिले आफ्नो परिवारको सुरक्षित भविष्यको लागि भए पनि बिमा गर्न जरुरी छ बिमा जोखिम न्यूनीकरण गर्न मात्र नभई भविष्यमा एक मुष्ट रकम प्राप्त गर्नका लागि तथा आफ्ना भावी सन्ततिका शिक्षाका लागि पनि बिमा गर्न उचित रहेको ज्यामिरे एक चैनपुरकी गीता सापकोटाको भनाइ छ मैले बिमा सुरक्षित भविष्यको लागि अर्थात् एकमुष्ट रकम भोलि आउला भोलि आफ्नो भविष्यमा केही भइपरि आयो भने पनि त्यो रकमले केही काम गर्ला जम्मा हुँदै हुँदै जाँदाखेरि एकमुष्ट रकमले भोलि आफूलाई केही दुःख परेको बेलामा काम लाग्छ भनेर नै मैले बिमा त गर्नुपर्ने चिजै हो तर मान्छेले अझ त्यति कन्सेप्टमा आएकै छैन कि मान्छेलाई त्यति अब चाहना पनि छैन कति नबुझेर पनि होला तर गर्नै पर्ने चिज हो कि आफ्नो भविष्यको लागि भर्खरै जन्मेको बच्चा अथवा एक दुई क्लास पढेको बच्चालाई हामीले इन्सुरेन्स गराइदियौँ भने उसले एसएलसी पास गर्दाखेरि उसको जम्मा भइराखेको रकमले उसलाई भोलि कलेज पढ्ने उसले कुन कलेज पढ्छु केही गर्छु मैले कुनै विदेश जान्छु अथवा होइन एसएलसी पास गरेपछि यस्तो कलेज पढ्छु भन्ला कतै जान्छु मैले यस्तो व्यवसाय गर्छु भन्दा त बच्चाहरूको लागि पनि एकदमै राम्रो छ कि बिमाको महत्व गाउँ गाउँमा बुझाउन आवश्यक छ सहरमा भन्दा गाउँका व्यक्तिहरूले बिमाको बारेमा अझ नबुझेको पाइन्छ त्यसैले बिमाको बारेमा बुझाउनका लागि बिमा कम्पनी तथा सरकारी तवरले पनि बिमा शिक्षा सम्बन्धी अभियान चलाउन जरुरी रहेको बिमा अभिकर्ता खुम्रोज पाँचका शरण बर्तौलाको भनाइ छ कसरी चाहिँ बिमा गराउन सक्छु र कसरी ऊ बिमा बढी गर्छन् भनेर गाउँ गाउँमा हिँड्ने क्रममा धेरै मान्छेहरूले चाहिँ अलि यो बिमाको बारेमा नबुझिएको देखियो यसमा चाहिँ अलिकति ठुलो कुरा चाहिँ हाम्रो यो बिमा कम्पनीले भन्दा नि बिमा समिति भनेको एउटा सरकारको समिति छ यो बिमा कम्पनीहरूलाई गोलबद्ध बनाएर राख्ने समिति त्यो समितिले नै अलिकति प्रचार गर्नुपर्छ कि जस्तो लाग्न थाल्यो र गाउँघरमा अहिले हरेक मान्छेले बिमा गरेर के फाइदा हुन्छ र हामीलाई के हुन्छ र कस्तो हुन्छ र यो बिमा गरेर हामीलाई त्यति फाइदा छैन यो त अन्त लगानी गर्यो भने बढी हुन्छ भन्ने चाहिँ त्यस्तो सोचिरहेछ अनि त्यो हामीले चिर्नुपर्ने छ सरकारी तर्फबाट नै अलिकति प्रचार प्रसारमा लगिदियो दियो भनेदेखि राम्रो हुन्थ्यो बिमा गरिसकेपछि बिमाको रकम छिक्न झन्झटिलो हुने भन्ने धारणा गलत हो बिमा एउटा कानुनी प्रक्रिया भएकोले झन्झटिलो नभई सुरक्षित र सहज छ त्यसैले हरेक व्यक्तिले आफ्नो र आफ्नो परिवारको सुरक्षित भविष्यको लागि बिमा गर्न जरुरी छ बिमा गरी आफ्नो अनुमोल जीवनलाई सुरक्षित बनाउन आजको आवश्यकता हो